देखो एक सिङ्गे गैडा दुर्लभ जन्तु हो यसको संरक्षण गर्नु तपाईँ हामी सबैको साझा कर्तव्य हो जनहितको पक्षमा कालिका एफएम पञ्चानब्बे दुई